नभन मेरो माया लाग्छ भनी नबोलौ भेटेन सुन सानोमा मायाको कुरा अनि भेटघाट बेकार हो मायाको कुरा अनि भेटघाट बेकार हो जानी जानी हृदय जोड निम्त्याउनु माया त्यो जन्जिर हो जहाँ हृदय कैद हुन्छ हाँसी खुसी जिन्दगी हाँसी खुसी जिन्दगी चिन्ता चिन्ता त्यही भगाइदिन्छ नभन मेरो माया लाग्छ भने नबोलौ न सुन सानोमा मायाको कुरा अनि भेटघाट बेकार हो मायाको कुरा अनि भेटघाट बेकार हो जानी जानी हृदयमा चो भुलाएर भुलिने हो नपन्साएर पन्सिने हो नभुलाएर भुलिने हो नपन्साएर पन्सिने हो कालो छाया लागे जस्तै कालो छाया लागे जस्तै बेला बेला तर्साइदिन्छ देख्नै नसक्ने सहनै नसक्ने देख्नै नसक्ने सहनै नसक्ने मुटु भरिदिन्छ नभन मेरो माया लाग्छ भने नबोलौ भेटिन सुन सानोमा मायाको कुरा अनि भेटघाट बेकार हो मायाको कुरा अनि भेटघाट बेकार हो जानी जानी हृदयमा चोट निम्त्याउनु हो